नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिको सङ्गालो कार्यक्रम ओजेलका खबरमा खबरमा छु म प्रेम सुनार ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा सामुदायिक रेडियो स्काई र रेडियो गुल्मी रेडियो रिपब्लिक बुटोलबाट एकैसाथ प्रसारण हुने गर्दछ त्यस्तै मङ्गलबार साँझ सभा सात बजे रेडियो रुरु श्रृङ्गार सोही दिन साँझ आठ बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङ नयाँ एफएम अर्घाखाँची र रेडियो गुल्मीबाट सभा सात बजे पुनः प्रसारण समेत हुनेछ त्यस्तै मङ्गलबार साँझ नौ बजे नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुनेछ अनि Gulmi News dot com Gulmi Today dot com Gulmi Times dot com हाम्रो Gulmi News Arghakhanchi online Butwal online Facebook page Gulmi दिगाम सेरो फेरो अनलाइन पत्रिका ओजेलका खबर पल्लीकोट न्युज डट कममा चौबिसै घन्टा सुन्न सकिनेछ भने ग्याबा सञ्चार अभियान गुल्मीले ओजेलका खबरलाई युट्युबमा समेत राखेर संसारभरका श्रोतालाई सजिलै सुन्न सक्ने व्यवस्था मिलाएको छ समग्रमा ओजेल नेपालका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ हाम्रो यही यात्राको आज हामी एक सय उनासाठी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ तेइस वर्षे युवाद्वारा एक वर्षमा दुईवटी श्रीमती विवाह जेठी श्रीमती नै सौत ल्याउन श्रीमानको गहन जन्ती र छब्बिस वर्षीय युवाद्वारा झन्डै साठी वर्षीय वृद्धासँग प्रेम विवाह सम्बन्धी रोचक प्रसङ्ग प्रस्तुत गर्नेछौँ अनि नियमित स्तम्भ जीवनको गोरेटोमा गत दस वर्षदेखि मलेसियामा बेपत्ता पुरुषकी श्रीमतीको पीडा वेदना सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा अर्घखाँची होटल एन्ड लज सञ्चालक दुई लालमणि आचार्य अन्ठानब्बे चार एकात्तर छैसठी दुई सय पच्चिस र छविलाल गिरी सन्तानब्बे चार सत्तरी शून्य पैँसठी पच्चिस यस ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नया बजार गुलमी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफ राइटर धर्म विश्वकर्मा एस उजेलका खबरका साथमा एहोबे सु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालकका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्ट्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रोविन्द्र धौलाकोटी मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी एहोबे सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि तमघास सु सेन्टर तमघास भिमचोक गुल्मी जहाँ विभिन्न आकर्षक डिजाइनका लेडिज तथा जेन्ट्स जुत्ता सेन्डिल अफिस तथा स्कुल ड्रेसका जुत्ता party shoes leather jacket spray गर्नुका साथै अर्डर अनुसार होलसेल तथा फुटकर जुत्ता सुफत मूल्यमा बिक्री गरिन्छ व्यवस्थापक चन्द्र बहादुर नेपाली मोबाइल अन्ठानब्बे चार तिहत्तर पचहत्तर आठ सय उनासाठी तमघास सु सेन्टर तमघास भिमचोक गुल्मी राष्ट्रिय वाणिज्य ब्याङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रिन अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा हाम्रा विशेषताहरू इन्टरनेटको सुविधा मिटिङ हलको व्यवस्था कार जिप र बस रिजर्भको सुविधा गाडी पार्किङको सुविधा एट्याच नन एट्याच कोठाको सुविधा तातो चिसो पानीको सुविधा स्वस्थ र सफा खाना तथा आवासको सुविधा मासिक भुक्तानीको आधारमा खाना खुवाउने सुविधा पारिवारिक वातावरण भएको विवाह पार्टीको लागि समेत हामीलाई सम्झनुहोस् hotel evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय sotasse. सर्वप्रथम सहयोग सम्बन्धी खबर गुल्मी हस्तिचौरकी बसन्ती कुँवरको जीवन रक्षार्थ धेरै व्यक्तिहरूबाट सहयोग प्राप्त भए पनि समय अभावका कारण आज हामी एकजना सहयोगदाताको मात्रै आवाज सुनाउँदैछौँ भने अर्लाङकोटका दृष्टिबिनलाई सहयोग गर्ने अर्का एक सहयोगदाताको पनि आवाज सुनाउन गइरहेका छौँ नमस्कार मेरो घर गुल्मी बडागाउँ पाँच म अहिले दुबईमा बसोबास गरिरहेको छु बसन्ती कुँवरको यो जुन क्यान्सर क्यान्सर रोगको पीडितको लागि म सहयोग गरेको थिएँ पन्ध्र हजार अनि यहाँ सम्पूर्ण दाजुभाइसित नि म सहयोगको लागि कोसिस गरिरहेको थिएँ जुन सहयोग गर्ने मान्छेहरू चाहिँ एकदम खुसी लागिरहेको छ मलाई सबै साथीहरूले इजरायलदेखि जुन बरानदेखि इन्डियादेखि अनि साथीहरूले सहयोग गर्नुभएको छ धेरै राम्रो कोसिस गर्नुभएको छ अनि पनि हामीले पनि यता कोसिस गर्दैछ अनि यति नै सर तपाईँले पन्ध्र हजार रुपियाँ राखिदिइसक्नुभयो उहाँको खातामा हजुर म पन्ध्र हजार राखिसकेको छु म यहाँ मेरो नामबाट यो छ शङ्कर खत्री भनेर मेरो नामदेखि पन्ध्र हजार राखिदिएको छु हजुर हजुर मैले सहयोग गरेको चाहिँ त्यति नै हो अरू त त्यस्तै अब पछि यहाँ साथीहरूलाई पनि भनिरहेको छ अनि यहाँ दाबीमा तपाईँले गुल्मी सेवाको पनि ऊ खुल्नु भएको रहेछ उहाँसित भेटघाट गर्न चाहिँ अलि टाढो जानुपर्छ त्यसो भएर भेटघाट भएको छैन त्यही त दुबईमा पनि ओजेल खबरको युनिटका रूपमा काम गरिरहनु भएको छ गुल्मी ओइल फेयर अनि गुल्मी टुडे होइन अनि त्यसपछि इजरायलमा हुनुहुन्छ गुल्मी केयर जो विद्या सञ्चालन गरेर अभियानको रूपमा तीव्र पारिरहनु भएको छ र तपाईँ एकजना व्यक्तिले पनि पन्ध्र हजार सहयोग गर्नुभयो त्यो धेरै हो किनभने कुनै एउटा व्यक्तिले एक दुई लाख रुपियाँ दिएर हामी कसैलाई बचाउन सकिन्न तर सिता उभाएर घैला भर्ने भने जस्तै जुन तपाईँले धेरै सहयोग गर्नुभयो पन्ध्र हजार पनि धेरै हो त्यसका लागि पीडित परिवारको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ जो तपाईँ बडगाउँ पाँच पिङ्गाका शङ्कर खत्रीजी दुबईमा रहेर जुन ओजेलका खबर सुनेर जुन सहयोग गर्नुभयो त्यसका लागि हामी पुनः पुनः धन्यवाद दिन्छौँ धन्यवाद सर एउटा कुरा म के भन्न चाहन्छु मेरो बुवा एन्ड त्यो चार वर्ष भयो है बितेको तपाईँले चिन्न सक्नुहुन्छ मेरो बुवालाई चुराबहादुर खत्री भन्छ मेरो बडा पाँच पेगामा छ अञ्चलिक मान्छे हो एकदम चिन्छु हजुर अनि म उहाँको छोरा शङ्कर खत्री हो मेरो नाम हजुर अनि हामी दाजुभाइ पनि यही दुबईमा बसिरहेका छौँ दाजुभाइबाट नि म सहयोग कोसिस गर्दैछु अनि सहयोगको लागि पनि म कोसिस गर्दैछु ओके हजुर नमस्कार नमस्कार हजुर हजुर कहाँबाट को बोल्नु हजुर प्रेम म म होमेन्द्र भण्डारी युकेबाट बोलिरहेको छु हजुर हजुर मैले हजुरले चलाएको यो योजनाको खबर मार्फत लगभग दुई महिना पहिला फेवरलाङकोट का दुई दृष्टिबिन दाजुभाइको बारेमा तपाईँले जो प्रसारण गर्नु भएको थियो हजुर हजुर त्यो सुनेर एकदमै ऊ भए अनि मैले पहिला पनि हजुरको माता हातमा मैले पहिला पठाएको थिएँ हो पच्चिस हजार रुपियाँ पठाइसक्नु भएको छ उनीहरूको हातमा परिसकेको छ हजुर मैले आफ्नो व्यक्तिगत उसमा पच्चिस हजार पठाएको थिएँ र उहाँहरूले पाउनुभयो तपाईँलाई पनि धन्यवाद र उहाँहरूले पाउनुभयो त्यसमा खुसी छु हजुर हजुर र अहिले पनि मैले साथीहरू हातमा आलो गरेर उहाँहरूलाई सहयोग गरौँ भनेर चाहिँ अलिकति पैसा पठाउँदैछौँ अर्लाङकोट एकमा रहेका त्यो चुनडुङ्गा भन्ने ठाउँमा रहनुभएका जो हामीले उजल खबर उठाएको थियौँ बाबुराम खराल र गुनाखर खराल होइन दुई भाइ एकै घरका दृष्टिबिन्दुको लागि फेरि पढाउँदै हुनुहुन्छ हजुर हजुर हजुर मैले फेरि उहाँहरूलाई पुनः रकम पठाउँदैछु हजुर अनि म र लगायत छजना साथीहरूले पठाउँदैछौँ कति कति हजार रुपियाँ हामीले त्रिपन्न हजार नेपाली पठाउँदैछौँ संयुक्तमा त्रिपन्न हजार धेरै राम्रो गर्नुभयो हजुर हजुर उहाँ साथीहरू चाहिँ एकजना उहाँ चाहिँ हाम्रो एउटा भक्तपुर लोकल मध्य ठिमी सोह्र बस्ने लक्ष्मण थापा मगरको छोटा सुदर्शन थापा मगरज्यू हजुर गुल्मी कापचौर इन्द्रगौडा बस्ने चेतनारायण अर्याल हाल बेला नै हुनुहुन्छ छौँ हामी सबै चेतनारायण अर्याल राजा अनि कापचौरमै कापचौर कि सुमित्रा तिवारी हजुर चित्र केसी पप्पु मुर्गा चित्र केसी भनेपछि लेडिज हुनुहुन्छ उहाँ लेडिज हो सुमित्रा सुमित चित्र केसी होइन चन्द्र केसी सरी चन्द्र केसी हजुर हजुर पप्पु उहाँलाई पप्पु भनेर चिनिन्छ भयो त्यति गुरुगामा ए सुमित्रा तिवारी जी हुनुहुन्छ आफसोरमै उहाँ अनि अरुण रिजाल क्यापुटोवल सुगन्धे हजुर चाहिँ संयुक्त रूपमा छजनाले पठाएका छौँ हजुर उहाँहरूको त्यो दुःखलाई चाहिँ धेरै सहयोग सहयोग गर्न त सक्दैनौँ तर केही सहयोग बाहिरबाट हामीले सहयोग गर्न सकौँ भन्ने हाम्रो भावना हो हजुर उहाँहरू चाहिँ एउटा गरिब परिवारबाट अनि त्यस्तो दुःखदायी पाउनु रहेछ त्यसले चाहिँ हामीहरूलाई धेरै मन छोएको छ तपाईँले त्यस्ता कुराहरूलाई बाहिर ल्याइदिनु भयो त्यो कुरा उठायौ हामीले अनि यहाँ जिल्ला विकास समिति हुन्छ नि त्यहाँ अपाङ्गहरूको क्षेत्रमा रकम सकम पर्छ नि त हजुर त्यति बेला ती बाबुराम र गुनाखर खराल परिवारलाई पनि पढाउने यताउति गर्ने भनेर कुरो उठ्यो अनि कुरो उठ्यो तर उनीहरूले पढ्न पनि पाएनन् कुनै एउटा हिसाब किताब पनि पाएनन् अगुवा दृष्टिबिन अगुवा अपाङ्गहरूले जो सदरमुकाम सेरोफेरोमा हुन्छन् नि उनीहरूको हातमा रकम पर्यो के के कार्यक्रम सञ्चालन गरे थाहा भएन कागजका पानामा रह्यो होला खास विपदमा परेकाहरूले पाएनन् जसले चाहिँ बिहान बेली खाना पाउँदैनन् त्यो कथा मैले राखेको थिएँ ओजेलका खबरमा जसकी बुढी आमाले निमेक मजदुरी गरेर दुईवटै छोराहरूलाई पाल्नुहुन्छ त्यस्तालाई चाहिँ पाएनन् कि एकदम दुःखद खबर हो यो सरकारी निकायबाट दुःखद खबर हो तर तपाईँहरूले जति गर्नुभयो भने विदेशबाट एउटै व्यक्तिले पच्चिस हजार रुपियाँ भयो त्यस्ता तमाम व्यक्तिहरूले पच्चिस हजार दस हजार पाँच हजार पठाएर उनीहरूलाई केही उपकार भयो भयो तर सरकारी निकाय भन्दा प्रवासी नेपालीहरू तपाईँहरू जस्ताले गरेको सहयोग भुल्नै नसक्ने छ वास्तवमै तपाईँहरू दुखी पीडितहरूको लागि खास सरकार चाहिँ भन्नुभएको छ यसका लागि होमेन्द्र भण्डारीजी वामी दालका आँपचोर घर भई जो बेलायतमा बस्नुहुन्छ तपाईँ लगायत धेरै साथीहरू छजना साथीहरूले फेरि पठाउनु भयो त्रिपन्न हजारसम्म थिङ यसका लागि धेरै धेरै धन्यवाद त्यो रकम चाहिँ प्रेमजी त्यो रकम चाहिँ मेरो बाबा अहिले नेपालमा भएको छ उहाँले नै हस्तान्तरण गरिदिनुहुन्छ गाउँ सम्बन्धित व्यक्तिहरूसँग त्यहाँको स्थानीय पत्रकारजीले पनि त्यो कुरालाई उहाँले नै कालिदास खरेलजीले नै उठाउनु भएको यो विषय किनभने धेरै आग्रह गर्नुभयो धेरै पीडितहरू हुन्छन् तर ती मध्ये छान्नै पर्ने हुन्छ कालिदास खरेलजीले जुन उठाउनु भएको छ त्यो धर्म चाहिँ उहाँलाई नै जान्छ जो एउटा श्रेय हुन्छ नि स्थानीय तहबाट जुन उठाउनु भयो त्यो कहिले त्यो तपाईँ लगायत उहाँहरूले तपाईँसँग ल्याउनु भयो तर तपाईँहरूले हामी माझ ल्याइदिनु भयो हामीले जुन तपाईँले हामी माझ ल्याइदिनु भयो त्यो नै हाम्रो लागि एउटा सहयोग गर्ने माध्यम बन्यो र आज हामी धेरै छौँ हामीले धेरै चाहन्छौँ यस्तै दुःख तपाईँले त्यसरी गाउँठाउँका कुराहरूलाई यसरी ल्याइदिनु भएको छ हामी त विदेशमा छौँ दुःख सुख गरेका छौँ खुसी छौँ भनौँ न सुखी छौँ भन्नु पर्यो तर जुन तपाईँले गाउँका विभिन्न परिवारबाट दुःखको लागि तर्किनु भएको छ सामान्य हाम्रो सहयोगले उहाँहरूको साँझ बिहानको ठ्याक टर्छ भने त्यो तपाईँले जो गर्नु भएको छ त्यो धर्म भनौँ अथवा त्यो हजुरलाई हामीहरूले एउटा तपाईँको सहारा पाएका हौ हामीहरूलाई थाहा थिएन हामीहरूले गर्न चाहेर पनि सकेका थिएनौँ नेपालको परिवेश नेपालको त्यो अर्थ कहाँ के भन्ने हुन्छ तपाईँले गरेको यो कार्य छ यसबाट सम्बन्धित व्यक्तिसँग पुग्छ अनि हामीहरूलाई आत्मसन्तुष्टि हुन्छ हामी खुसी हुन्छौँ यहाँ हस् धन्यवाद होमेन्द्र भण्डारीजी धन्यवाद प्रेमजी धन्यवाद हस् धन्यवाद